सुदूरपश्चिमका दुई ठुला विकास योजनाको लागि भारतले ठुलो ऋण सहायता गर्ने महाकाली पुल र सहजपुर बोक्टाम दिपाली सडकका लागि छ अर्ब पचहत्तर करोड बढी रकम प्रदान गर्ने सुदूरपश्चिमका विद्यार्थीहरूले पाठ्य पुस्तकको अभाव भोग्नु नपर्ने शिक्षा विभागका महानिर्देशक पौडेलको दावी डडेलधुरालाई मुलुककै अडतिसौँ साक्षर जिल्ला घोषणा गर्ने तयारी सुदूरपश्चिममा तीन वर्षमा भ्रष्टाचार र अनियमितता सम्बन्धी तीन हजार बढी उजुरी अख्तियारमा दर्ता सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी र कोटिलीमा खानेपानीको विषयलाई लिएर खुकुरी प्रहार गरी एकजनाको हत्या जिल्ला कारागार शाखा डडेलद्रमा कैदीबन्दीद्वारा खरिदारमाथि कारबाहीको माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका दुई ठूला विकास निर्माणका योजनाको लागि छिमेकी मुलुक भारतले ठूलो ऋण सहायता गर्ने भएको छ कञ्चनपुर स्थित महाकाली नदीमा पक्की पुल निर्माण र सह सहजपुर बोकटान दिपायल सडक निर्माणका लागि भारतले छ अर्ब पचहत्तर करोड बढी रकम प्रदान गर्ने भएको हो महाकाली पुल सहित मुलुकका विभिन्न क्षेत्रमा पन्ध्र सडक निर्माणका लागि भारतले दिने छत्तिस अर्ब सडचालिस करोड ऋण सहयोग मध्ये केही रकम पुल र सडकका लागि निर्माणका लागि दिने सहमति भएको हो हिजो भारतीय रेल मन्त्री सुरेश प्रभाकरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई उक्त ऋण प्रदान गर्ने सहमति पत्र हस्तान्तरण गरेका हुन् महेन्द्रनगर स्थित महाकाली नदीमा चार लेनको पुल निर्माणका लागि भारतले ऋण सहयोगको सहमति पत्र हस्तान्तरण गरेको हो पुल निर्माणका लागि चार अर्ब पचास करोड बढी रकम छुट्याइएको छ यस्तै भारतको ऋण सहायता रकममा सुदूरपश्चिमको एक अर्को महत्वपूर्ण सडकका लागि समेत रकम छुट्याइएको छ सहजपुर बोक्टान दिपायल पचास किलोमिटर सडकका लागि समेत भारतले ऋण उपलब्ध गराउने भएको छ सहमति पत्र अनुसार उक्त सडक निर्माणका लागि भारतले दुई अर्ब पच्चिस करोड भन्दा बढी रकम ऋण दिने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ आगामी शैक्षिक सत्रमा सुदूरपश्चिमका विद्यार्थीहरूले पाठ्य पुस्तकको अभावको समस्या भोग्नु नपर्ने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले दावी गरेका छन् उनले समयमै पाठ्य पुस्तक पाउने विद्यार्थीको नैसर्गिक अधिकार भएको र शैक्षिक सत्र सुरु भएको दोस्रो हप्तामै विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुग्नुपर्ने व्यवस्था भएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा समयमै विद्यार्थीले पाठ्य पुस्तक पाउने दावी गरेका छन् सुशासन प्रवर्धन सम्बन्धी क्षमता विकासका लागि जिल्ला शिक्षा अधिकारी र फोकल पर्सनको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानिरीक्षक पौडेलले सरकार समयमै पाठ्य पुस्तक पुर्याउनका लागि त्यसका लागि प्रतिबद्ध रहेको बताएका छन् उनले गत आर्थिक वर्षमा नब्बे प्रतिशत विद्यार्थीले मात्रै शैक्षिक सत्र सुरु भएको समयमा पाठ्य पुस्तक पाएको स्मरण गर्दै यस वर्ष शत प्रतिशत पुर्याउनका लागि जिल्ला शिक्षा कार्यालय उत्पादक विक्रेतालाई निर्देशन दिइसकेको बताएका छन् जनक शिक्षाले पाठ्यपुस्तक समयमै छाप्न नसक्ने अवस्था देखिएमा निजी वा साझा प्रकाशनलाई छाप्ने जिम्मा दिएर पनि समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने पौडेलले बताएका छन् डडेलधुरालाई मुलुककै अडतिसौँ साक्षर घोषणा गर्ने तयारी भइरहेको छ अठार गाविस र दुई नगरपालिका रहेको जिल्लामा पन्ध्रवटा गाविसहरू साक्षर घोषणा भइसकेका छन् बाँकी रहेका दुईवटा नगरपालिका र तीनवटा गाविसलाई पनि चाँडै साक्षर घोषणा गरी आगामी जेठ पन्ध्र गतिभित्रै जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको हो अब जिल्लाका साक्षर घोषणा हुन बाँकी रहेका गाविसमा आलिताल भागेश्वर र रूपाल रहेका छन् भने दुई नगरपालिका अमरगढी र परशुराम रहेका छन् घोषणा गर्न बाँकी रहेका नगरपालिका र गाविस घोषणाको अन्तिम चरणमा रहेको र मिति घोषणा गर्न मात्रै बाँकी रहेको जिल्ला शिक्षा कार्यालय डडेलद्वारका विद्यालय निरीक्षक नरेन्द्र खातीले जानकारी दिएका छन् बाँकी रहेका तीनवटै गाविस र सामरगढी नगरपालिकामा साक्षर तथ्याङ्क प्राप्त भइसकेको र सूचकहरू प्रयोग गरिसकेको भएकाले साक्षर घोषणाका लागि मिति तय गर्न मात्रै बाँकी रहेको उनले जानकारी दिएका छन् यता भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको पनि तथ्याङ्क सङ्कलनको काम भइरहेकाले अब जिल्लालाई चाँडै साक्षर घोषणा गर्नमा चुनौती नरहेको शाखा अधिकृत समेत रहेका खाँतीले जानकारी दिएका छन् आगामी जेठ पन्ध्रभित्र अन्य कुनै जिल्ला साक्षर घोषणा नभएमा डडेलधुरा मुलुककै अडतिसौँ साक्षर जिल्ला बन्ने उनले बताएका छन् स्तरवृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका बैतडीका स्वास्थ्य कर्मीहरूले हिजो जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा तालाबन्दी गरेका छन् पदअनुसारको जिम्मेवारी पाउनुपर्ने भन्दै उनीहरूले जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् आफ्नो मागबारे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीलाई ज्ञापन पत्र बुझाउँदै तालाबन्दी गरिएको राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालका केन्द्रीय सदस्य भुवन जोशीले जानकारी दिएका छन् स्वास्थ्य संस्थाहरू छोडेर आन्दोलनका लागि स्वास्थ्य स्वास्थ्य कर्मीहरू सदरमुकाम पुगेपछि गाउँमा पनि स्वास्थ्य सेवा प्रभावित भएको छ जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरू वृद्धिको माग गर्दै आन्दोलन गर्न जिल्ला सदरमुकाम पुगेका छन् सुदूरपश्चिममा तीन वर्षको अवधिमा भ्रष्टाचार र अनियमितता सम्बन्धी तीन हजार दुई सय पचहत्तर उजुरी दर्ता भएका छन् तीन वर्ष अघि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा हालसम्म सो संख्यामा उजुरी दर्ता भएको आयोगका प्रमुख विष्णु सिंह विष्टले बताएका छन् तीन वर्षमा दर्ता भएका मध्ये दुई हजार आठ सय त्रिसठी उजुरी फर्सेउट भएका र चार सय बाह्र उजुरीमाथि छानबिन भइरहेको प्रमुख विष्टले जानकारी दिएका छन् उनले उजुरीको संख्या बढ्नुलाई भ्रष्टाचार र अनियमितता बढेको भन्न नमिल्ने बताएका छन् जनचेतनामा वृद्धिसँगै उजुरीको संख्या बढेको उनले थम्याइ गरेका छन् सो अवधिमा शिक्षा क्षेत्रमा मात्रै सबैभन्दा बढी कुल उजुरीको तीस भन्दा बढी उजुरी दर्ता भएको आयोगले जनाएको छ सो अवधिमा शिक्षा क्षेत्रमा एक उजुरी दर्ता भएका छन् कार्यालय प्रमुख विष्टले शिक्षा क्षेत्रमा भवन निर्माणमा अनियमितता योग्यता नबोकेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नियुक्त गरिएको शैक्षिक नियुक्ति प्रक्रिया गलत तरिकाबाट भएको भन्नेबारे बढी उजुरी परेको बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेधुराको कोटेली गाविस एक नुवाघरका सैतिस वर्षका शेरबहादुर साउदको हिजो बिहान खुकुरी प्रहार गरी हत्या गरिएको छ खानेपानीको विषयमा भएको सामान्य विवाद पश्चात सोही ठाउँका चौबिस वर्षका भीमबहादुर भुलले हिजो बिहान खुकुरी प्रहार गर्दा साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलद्वाराले जानकारी दिएको छ खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेलधुरामा ल्याउने क्रममा बाटोमै ज्यान गएको हो कुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरले पक्राउ गरेको छ एउटै स्थानमा तलमाथि घर भएका दुई परिवारको तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जाने भएकाले तलको धारा बन्द नगरेपछि विवाद भएको जनाइएको छ हत्या गर्ने भुलले खुकुरी लुकाएर ल्याएको र सिधै आक्रमण गरेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् मृतक साउद कोटिली गाविसस्थित मानवाधिकार निगरानी समूहका अध्यक्ष समेत रहेका थिए सामाजिक रूपमा राम्रो समय भएका साउद स्थानीय स्तरका घटनाहरूलाई मिडियासम्म पुर्याउनका लागि समेत भूमिका निर्वाह गर्दै आएका थिए बैतडीको थलाकाँडा एक बजाडामा घराइसी जटीबुटी आकाशबेलीको रस खाँदा एकजनाको ज्यान गएको छ अर्का एकजनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ जन्डिसको बिरामी थलाकाँडा एकका तेइस वर्षका दिपेन्द्र रोकाएको शनिबार राति नौ बजीतिर ज्यान गएको हो जन्डिसको औषधि भनेर दिपेन्द्र रोकाया र लक्ष्मण रोकायाले शनिबार दिउँसो आकाश बेलीको रस खाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ आकाश बेलीको रस खाए लगत्तै दुवैजना बेहोस भएका थिए बेहोस भएका तेइस वर्षीय दिपेन्द्रको अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो भने बाइस वर्षका लक्ष्मण रोकायाले लक्ष्मण रोकाएको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ डडेलधुराको जिल्ला कारागार शाखामा रहेका पैँचालिसजना कैदीबन्दीहरूले कारागार शाखा डडेलधुरामा कार्यरत खरिदार लक्ष्मी जोशीमाथि कारवाहीको माग गरेका छन् कारागार शाखा मार्फत प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहलाई लिखित पत्र पठाएर कैदीबन्दीहरूले खरिदार जोशीमाथि कारवाहीको माग गरेका हुन् खरिदार जोशीले विभिन्न विषयमा कारागारमा रहेका कैदीबन्दीहरूलाई दुःख दिने गरेको आरोप कैदीबन्दीहरूको छ पेसीको बारेमा समयमा जानकारी नदिने कैदीबन्दीका संरक्षकहरूसँग मानवीय व्यवहार नगर्ने भनेका बेला उपचार नगर्ने लगायतका आरोप खरिदार जोशीमाथि लगाइएको छ कारागार व्यवस्थापन विभागले डडेलधुरा कारागारबाट धनगढी कारागार सरुवा गरेका कैदी कुन्दन मानन्दरबाट खरिदार जोशीले दस हजार नगद दिएमा पठाउने र नत्र नपठाउने भनी जवाब दिएको आरोप समेत रहेको छ अनसन बस जेलरको विरुद्धमा नाराबाजी गर जेलर, सरुवा भएपछि म तिमीहरूको काम गरिदिन्छु भन्दै खरिदार जोशीले कैदीबन्दीहरूलाई जेलरको वृद्धमा भड्काउने जस्ता क्रियाकलाप गरेको समेत प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ उता खरिदार जोशीले भने आफूले कुनै पनि प्रकारको दुःख नदिएको र कैदीबन्दीहरू एकाएक विरुद्धमा गएको प्रतिक्रिया दिएका छन् यसैबीच इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले आइतबार अर्थात् हिजो जिल्ला कारागार डडेलधुराका कैदीबन्दीहरूसँग भेट गरेका छन् भेटका क्रममा कैदीबन्दीहरूले आफ्ना माग पूरा गर्न प्रशासनलाई दबाब दिन आग्रह गरेका छन् चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शुक्रबार राति फरार भएका छन् फरार हुनेमा दार्चुला सुनसेरा तिनका उन्तिस वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिएका छन् दार्चुलाको सुनसेरामा माघ तेइस गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ चौबिस गते सदरमुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान एक बजेदेखि चार बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले भने तुनुवा कक्षीको नटबोल तोडेर फरार भएको देखिएको छ फरार विष्टको खोजी कार्य भइरहेको उनले बताएका छन् यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँचजना प्रहरीलाई समेत कारवाही गरिएको बताइएको छ डडेलधुरामा जारी नवौं राष्ट्रपति रनिङ सिल प्रतियोगिता अन्तर्गत हिजोसम्म तर्फका छब्बिस मध्ये अठार खेल सम्पन्न भएका छन् हिजोसम्म सम्पन्न भएका खेलहरूबाट महेन्द्र मावि खलङ्गा त्रिहत्तर अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ छात्रतर्फको भलिबल खेलमा पहिलो स्थान प्राप्त गरेसँगै महेन्द्र मावि खलङ्गा रनिङ सिल्ड तालिकाको शीर्ष स्थानमा रहेको जिल्ला खेलकुद विकास समिति कार्यालय डडेलधुराका प्रशिक्षक उपकेन्द्रका प्रमुख नरेश बहादुर थापाले